मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको सामिप्यता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक यादले यसरी झस्कायो अनि मुटु दुख्दैछ तिम्रो यादले यसरी झस्कायो अनि मुटु दुख्दैछ लाग्छ सारा खुसीहरू कहीँ कतै लुक्दैछ तिम्रो यादले यसरी झस्कायो अनि मुटु दुख्दैछ लाग्छ सारा खुसीहरू कहीँ कतै लुक्दैछ आफ्नो विगत सम्झी सम्झी यसरी छटपटाइरहेछु आफ्नो विगत सम्झी सम्झी यसरी छटपटाइरहेछु होला यो जान पनि त्यसै त्यसै सुक्दैछ हो लाग्छ सारा खुसीहरू कहीँ कतै लुक्दैछ हो तिम्रो यादले कासी झस्कायो अनि मुटु दुख्दैछ यो मुटु मेरो उसै नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तक आजको योरको नवीन श्रृङ्खलासँगै आज पनि उपस्थित भएका छौँ प्रतिबाट साथ दिने साथी श्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्त्व हजुर तपाईँलाई फरकुनको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँले यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ कार्यक्रम सारलाइन मुक्तकसँगै हामी आउँछौँ प्रत्येक साताको शुक्रबार राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँगै रहन्छौँ तपाईँको मुक्तक तपाईँको आवाजमा तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी यहाँलाई तपाईँलाई कार्यक्रममा सहभागी गराउने गर्छौँ चाहनुहुन्छ आफ्नो मुक्तकलाई आफ्नै आवाजमा बाँच्नुहोस् डायल गर्नु साथी शून्य छपन्न पाँच छब्बिस एक सय छयासी हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो यो नम्बरमा डायल गर्नुहोला र आफ्नो मुक्तकलाई आफ्नो आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै गएको साताको भन्दा पनि अगाडिको साता मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग छन् फेसबुकबाट एसएमएसबाट आएका मुक्तक पुका यो सुनिलको आवाजमा मैले पुका पनि वाचन गर्नेछु सँगै गएको साता थोरै स्वास्थ्य अवस्थाका कारण आउन सकिन त्यस मेरो अनुपस्थितिमा साथ दिनुभएको छ हाम्रा सहकर्मी साथी एवं युवा गजलकार लेखराम सापकोटा लेखरामजीलाई म निकै आभारी छु लेखरामजीप्रति र कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ सुना छपन्न पाँच छब्बिस एक सय छयासीको बाटोमा सुरुवातमै कोही साथी आइसक्नु भएको सारा मैले पाउँदैछु उहाँसँग छोटो कुराकानी गर्छु होला हो हेलो आफ्नै मुटु आफैसँग सिधै जस्तो लाग्छ रङमासीको सम्बन्ध नि खोटे जस्तो लाग्छ भोकै माग्दै हिँड्दैछन् आजभोलि किन भोकै माग्दै हिँड्दैछन् आजभोलि किन शरीरले जनतालाई सिधै जस्तो लाग्छ आफ्नो मुटु आफैसँग नङ मासुनी आजकल टुटे जस्तो लाग्छ निकै मिठो मुक्तक सुरुवातमै भाषण गर्नुभयो सायद आवाज बिजन बाबु खनालको हुनुपर्छ क्यारे हस् के छ बिजन खबर हस् है आराम हुनुहुन्छ हुन्छ मुक्तक नै सुन्छौँ अर्को सुरु गर्नुहोस् आमाको तस्बिर बोकेर निस्केको थियो ऊ बाआमाको तस्बिर बोकेर निस्केको थियो रे ऊ आफ्नै मूल्य आफै तोकेर निस्केको थियो रे ऊ बाआमाको तस्बिर बोकेर निस्केको थियो रे ऊ आफ्नो मूल्य आफै तोकेर निस्केको थियो रे ऊ हप्ता महिना वर्षौँ बित्यो किन फर्किएनन् हप्ता महिना वर्षौँ बित्यो किन फर्किएनन् सकि नसकि आफू रोकेर निस्केको थियो रे ऊ बाआमाको तस्बिर बोकेर निस्केको थियो रे ऊ आफ्नै मूल्य आफै तोकेर निस्केको थियो रे ऊ वाह निकै मिठो मुक्त भिजन हस् हुन्छ मिठो मुक्तक वाचन गर्नुभयो कार्यक्रम आउँदै गर्नु होला सुटिङ सहिले भने है हस् नमस्कार बिजन बाबु खनाल यति बेला हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय सासको बाटो बिल्कुल खुला छ गएको साताभन्दा पनि अगाडिको साता मैले तपाईँको लागि राखेको सवाल माथिका जवाब पनि मसँग छन् ती जवाबहरू पनि एकैछिन पछाडि ल्याउँला यति बेला म मुक्तक वाचन गर्नतर्फ लाग्नुपर्छ सुरुमा म मुक्तक उठाउँछु यति बेला अमृता उदासीको मुक्तक म सुरुवातमै उठाउँछु पवित्र आत्माहरू तिरस्कृत हुँदैछन् पवित्र आत्माहरू तिरस्कृत हुँदैछन् फटाहा गुण्डाहरू सुरक्षित हुँदैछन् वा पवित्र आत्माहरू तिरस्कृत हुँदैछन् फटाहा गुण्डाहरू सुरक्षित हुँदैछन् हे भगवान् आज कस्तो जमाना आयो हे भगवान् कस्तो जमाना आयो हे भगवान् आज कस्तो जमाना आयो शीर्षकबाट छात्रा बलात्कृत हुँदैछन् पवित्र आत्माहरू तिरस्कृत हुँदैछन् फटाहा गुन्डाहरू सुरक्षित हुँदैछन् वा निकै मिठो मुक्तक अमृता नेउपाने उदासीको मुक्तक फेसबुक पेजमा उहाँले मुक्तक पोस्ट गर्नुभएको थियो कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्तक पनि सुनिहाल्छौँ होला हजुर नमस्ते हजुर नमस्ते हे बैगुनी दोबाटोमा छाडी गयो किन मिठा मिठा सपना देखाइ मारि गयो किन चाहन्थेमा आफ्नै खुसी फुल्ला नि झर्न कोपिलामै हाँगालो छि फाली गयो किन निकै मिठो मुक्तक सुरुवातमै आवाज पनि सिन्जानकै हुनुपर्छ क्यारे है आफ्नो नाम आफ्नो आवाजमा भनिदिनु त साथै दामोदर सापकोटे दामो दामु के छ खबर यहाँको है अहिले कहाँबाट हामीलाई फोन गर्दै हुनुहुन्छ अहिले है हुन्छ त्रिशुकबाट हामीलाई फोन गरिदिनुहोस् यहाँको मुक्तक छ अर्को सुरु गर्नुहोस् कसैले मलाई विचित्र बनायो कसैले मलाई विचित्र बनायो भित्तामा साउने चित्र बनायो कसैले मलाई विचित्र बनायो भित्तामा साउने चित्र बनायो समयले यस्तो अचम्म गरिदियो समयले यस्तो अचम्म गरिदियो शत्रुलाई पनि मित्र बनायो कसैले मलाई विचित्र बनायो भित्तामा सानो चित्र बनायो शत्रुले पनि मित्र बनायो निकै मिठो मुक्तक हुन्छ दामु कार्यक्रममा आउनुभयो निकै मिठो मुक्तक वाचन गर्नु पहिलोपटक यहाँको सहभागिता सायद होइन होला गएको साथ पनि आउनुभएको थियो तर मसँग चाहिँ पहिलो भेट हो होला क्यारे कार्यक्रममा है हुन्छ दामु कार्यक्रममा आउँदै गर्नु होला माया नमार्नुलाई सुटिन्छ अहिले भने है हस् नमस्कार यति बेला दामोदर सापकोटा दामु हामीलाई फोन गर्दै हुनुहुन्थ्यो फुलको रक्षा गर्न बिचमा काँडा हुँदो रहेछ फुलको रक्षा गर्न बिचमा काँडा हुँदो रहेछ मनमुटमा बस्ने मान्छे टाढा हुँदो रहेछ सरु चापागाईको मुक्त गयो फुलको रक्षा गर्न बिचमा काँडा हुँदो रहेछ मनमुटुमा बस्ने मान्छे टाढा हुँदो रहेछ फुल्नु र झर्नु त नियतिको खेल नै हो फुल्नु र झर्नु त नियतिको खेल नै हो छुटेपछि झन्माया गाडा हुँदो रहेछ फुलको रक्षा गर्न बिचमा काँडा हुँदो रहेछ हो मनमुटुमा बस्ने मान्छे टाढा हुँदो रहेछ सरु चापा गाईको मुक्तक सर मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु है कोही साथी आइसक्नु भएको छ उहाँको मुक्तक पनि सुन्छौँ हजुर नमस्ते नमस्ते हेलो कोही साथी हुनुहुन्छ उहाँको आवाज थोरै प्राविधिक समस्या तपाईँ आउनुहोला सुन्न सपन्न पाँच छब्बिस एक सय छयासीको बाटो खुला छ अर्को मुक्तक म लिइहाल्छु मलाई सताएको तिम्रै यादले हो दिग्गज धौरालीको मुक्तक हो मलाई सताएको तिम्रै यादले हो रुदै दिन कटाएको तिम्रै यादले हो मलाई सताएको तिम्रै यादले हो रुदै दिन कटाएको तिम्रै यादले हो हाँसोमा होसमा म तिम्रै होसमा म तिम्रा यादहरू बटुल्छु हो होसमा म तिम्रा यादहरू बटुल्छु बेहोसी भई कराएको तिम्रै यादले हो रुदै दिन कटाएको तिम्रै यादले हो मलाई सताएको तिम्रै यादले हो दिग्गज दौरालीको मुक्त फेसको पेजमा पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गर्छौँ होला हो हेलो हजुर नमस्ते कहाँबाट बोल्नु बोल्नुभयो ओहो पुजन थपलिया के छ पुजन खबर ठिकठाक छ आराम छ धेरै समय पछाडि यहाँसँग कुराकानी हुँदैछ सायद है हुन्छ मुक्त नै छैन पुजन सुरु गर्नुहोस् पुस उस्तै नेताको लागि घुस अनि घुस जाडो महिना मागनी पुस उस्तै नेताको लागि घुस अनि घुस उस्तै खै के हुन्छ र यहाँ अनसन बसेर के हुन्छ र यहाँ अनसन बसेर कमजोर जनताको लागि रुस अनि जुस उस्तै नेताको लागि घुस अनि भुस उस्तै हस् हुन्छ मिठो मुक्तको वाचन गर्नु पूजन कार्यक्रममा आउँदै होला छुट्टिन्छ अहिले भने है नमस्कार यति बेला पूजन थपलिया किसनपुरबाट हामीलाई फोन गर्दै हुन्थ्यो सुना सपना पाँच छब्बिस एक सय छयासीको बाटो खुल्ला छ तिम्रो त्यो मन रुन्छ कि पिर भयो तिम्रो त्यो मन रुन्छ कि पिर भयो दुश्मनले जाल बुन्छ कि पिर भयो सन्जिदा रेग्मी नामटा रेग्मी मकवानपुरबाट एसएमएस मार्फत यो मुक्ति पठाउनु भएको हो तिम्रो त्यो मन रुन्छ कि पिर भयो दुश्मनले जाल बुन्छ कि पिर भयो निश्चल र चोखो माया छ हाम्रो निश्चल र चोखो माया छ हाम्रो अनायासै बिछोड हुन्छ कि पिर भयो तिम्रो त्यो मन रुन्छ कि बिर्भो दुश्मनले जाल बुन्छ कि बिर्भो सन्जिता रेग्मी नाम टारेक मकवानपुरबाट यो मुक्तक एसएमएस मार्फत पठाउनु भएको हो सन्जिता मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्तक म लिन्छु यति बेला बालकृष्ण भट्टराई तपाईँ आउनुहोला साथी सुन्ना सपन्न पाँच छब्बिस एक सय छयासीको बाटो खुल्ला छ यति बेला कोही साथी हुनुहुन्छ र कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ होला हो कोही साथी आउने तयारी गर्दै हुनुहुन्छ आउने तयारी गर्दै हुनुहुन्छ तपाईँ आउनुहोला शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो खुला छ फरक मात्र रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फरकुनको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघार्सको विश्व मुक्तको रूपको एक मात्र कार्यक्रम चार लाइन मुक्त सुनिरहनु भएको छ कोही साथी हुनुहुन्छ होला हो खोला खोलामा पुल बनाउँछु भन्दैछ रे खोला खोलामा पुल बनाउँछु भन्दैछ रे काँडालाई पनि फुल बनाउँछु भन्दैछ रे खोला खोलामा पुल बनाउँछु भन्दैछ अरे शिवजीको भक्त हुँ भनेर उसले शिवजीको भक्त हुँ भनेर उसले घर भत्काएर त्रिशुल बनाउँदैछ अरे खोला खोलामा पुल बनाउँदैछ अरे काँडालाई पनि फुल बनाउ भन्दैछ अरे काँडालाई पनि फुल बनाउँदैछ अरे कहाँबाट को बोल्नुभयो भरतपुरबाट रविन्द्र राज अर्याल रविन्द्र राज अर्याल एकल रविन्द्रजी अहिलेसम्म एकल नै हुनुहुन्छ है <laughs> सहयात्रा गर्ने मान्छे अझै पाउनु भएको छैन रविन आराम हुनुहुन्छ सुन्छ कार्यक्रममै हुनुहुन्छ हामी पनि कुशल छौँ मङ्गल छौँ पुरानै डाइलेक्ट तपाईँकै मायाले बाँचिरहेका छौँ है <laughs> <laughs> हुन्छ मुक्तक नै सुन्छौँ घर पुलेर खरानी बेच्दैछ अरे उसले घर पुलेर खरानी बेच्दैछ अरे उसले आफ्नै राम कहानी बेच्दैछ अरे उसले घर पोलेर खरानी बेच्दैछ अरे उसले पैसाको लागि यहाँ कति गिर्छन् मान्छे पैसाको लागि यहाँ कति गिर्छन् मान्छे लौ आफ्नै जवानी बेच्दैछ अरे उसले घर पोलेर खरानी बेच्दैछ अरे उसले आफ्नै राम कहानी बेच्दैछ अरे उसले आफ्नै राम कहानी बेच्दैछ अरे उसले हुन्छ रविन मिठो मुक्तको वाचन गर्नुभयो कार्यक्रममा आउँदै गर्नुहोला माया नमार्नुहोला सुटिन्छ अहिले भने है हस् नमस्कार यति बेला रविन राज एकल हामीलाई फोन गर्दै हुन्थ्यो एउटा मुक्तक लिन्छु यति बेला उसको मेरो मन कस्ने जन्जिरले धोका दियो उसको मेरो मन कस्ने जन्जिरले धोका दियो अझै पनि आफ्नै तकदिरले धोका दियो उसको मेरो मन कस्ने जन्जिरले धोका दियो आज पनि आफ्नै तकदिरले धोका दियो पुज्ने पुज पुज्यो भने पत्थर पनि देउता बन्छ भन्थ्यो पुज्यो भने पत्थर पनि देउता बन्छ भन्थ्यो देउता देउता भने पत्थर पुज्नेको देउता भनी पत्थर पुज्ने त्यो मन्दिरले धोका दियो उसको मेरो मन कस्ने जन्जिरले धोका दियो अझै पनि आफ्नै तकदिरले धोका दियो मुक्तक हो Anil Devkota college of engineering एनपाई एनपिआईबाट हामीलाई यो मुक्तक एसएमएस मार्फत पठाउनु भएको थियो अनिल यहाँलाई मुक्तको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गर्छु होला हो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो सीतानगरबाट विकल्प विकल्प बाबु के छ विकल्प खबर एकदम ठिक छ नि हजुर हामी पनि एकदम आराम छौँ अहिले गीतानगरमै हुनुहुन्छ या भरतपुरतिर हुनुहुन्छ गीतानगरतिर हुनुहुन्छ भनेपछि नानीहरू सब ठिकठाक छ हजुर हुन्छ कार्यक्रममै हुनुहुन्छ मुक्तक सुन्छ अब काटिरहेछु जिन्दगी यो घडीभित्र काटिरहेछु जिन्दगी यो घडीभित्र जन्मिए र मर्नेछु यही झुपडीभित्र काटिरहेछु जिन्दगी यो घडीभित्र सरकार उर्दी नदेऊ मेरा शब्दका विरुद्ध सरकार उर्दी नदेऊ मेरा शब्दका विरुद्ध बाँधिने छैनन् यी शब्द अचकडीभित्र काटिरहेछु जिन्दगी घडीभित्र जन्मिएर मर्नेछु यही झुपडीभित्र जन्मिएर मर्नेछु यही झुपडीभित्र वा निकै मिठो मुक्त विकल्प हुन्छ कहाँ हुन्छ कार्यक्रममा अनुभव मिठो मुक्तको वाचन गर्नुभयो कार्यक्रम आइरहनुहुन्छ निकै खुसी लाग्छ विकल्प सुटिन्छ अहिले हुने है नमस्कार यति बेला विकल्प बाबु एउटा समुद्र आवाज सुनौ के अरे धेरै साथीहरूलाई नलियो एकैछिनपछि एउटा तपाईँले लिउँला सुन्ना सपन्न पाँच छब्बिस एक सय असी डायल गर्नु एउटा सूचना पनि छ मसँग यति बेला एउटा सुन्दर आवाज सुन्छौँ पुनः आउँछौँ तपाईँ भने सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नुहोला पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन रुजना छोडी गयो मलाई किन ए जिन्दगानी सल्कियो आगो आखामा आँखामा पानी पागल म बन्न सक्छु देश पिए पनि मर्दिनमा एक्लै हुँदा त अमृत पिए पनि एक्लै हुँदा अमृत पिए पानीमा मर्छु हजार हजार जन्म लिन्छु म तिम्रै लागे अरूलाई होइन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु लगाउँदै तिमीलाई टुना र मुना लगाउँदै तिमीलाई टुना र मुना राख्यो कि क्या हो मुटुको कुना लगाउँदै तिमीलाई टुना र मुना राख्यो कि क्या हो मुटुको कुना मन पर्यो मलाई तिमी नै भनिदेऊ मन पर्यो तिमीलाई मन पर्यो मलाई तिमी नै भन्देऊ मान्दैन यो मन बिरानो हुन लगाउँदै तिमीलाई टुना र मुना राख्यौ कि क्या हो मोटुको कुना बालकृष्ण भट्टराई पिँढी खोला स्याङ्जाबाट यो मुक्त फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु भोकि मात्रै रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्कुङको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेघारसँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com com अथवा न्युज चितवन डट कम मार्फत संसारभर तपाईँ यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ र आफूलाई पाइक पर्ने समयमा हाम्रो अफिसियल ब्लग चार लाइन मुक्तक डट ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले डाउनलोड गरेर यो कार्यक्रम सुन्न पनि सक्नुहुन्छ कोही साथी सम्पर्कमा फर्खाइमै हुनुहुन्छ धेरै समय नकुराउँ क्यारे उहाँलाई है नमस्ते म 特殊的景色。आज भोलि यहाँ आज बोली यहाँ प्रेममा ज्यान फाल्ने धेरै छ म सोच्दैछु जन्म नलिउँदा के हुन्छ कसैको आफमा अब के हुन्छ आज बोली यहाँ प्रेममा ज्यान फाल्ने धेरै छन् मदिरा नपुग्दा के हुन्छ म जन्म के हुन्छ यहाँ भन्छन् मदिरा नपिउँदा के हुन्छ निकै सराभिमुक्त के अरे है आवाज चिन्जान के हुनुपर्छ आफ्नै आवाजमा नाम भन्नुहोस् कृपया साथी प्रसुना कहाँ ठ्याक्कै अहिले कहाँ हुनुहुन्छ ए भरतपुरमै हुनुहोस् है अनि प्रसुना के छ यहाँको नयाँ खबर चाहिँ हामी पनि एकदम कुशल छौँ मङ्गल छौँ पुरानै डालेक तपाईँकै मायाले बाँचिरहेछौँ प्रसन्न हुन्छ मुक्तक नै सुन्छौँ अर्को सुरु गर्नुहोस् मलाई लाग्छ कोही मलाई लाग्छ कोही पनि धनी हुँदैन बुद्ध जन्मे नि यो देशमा सोहानी हुँदैन मलाई लाग्छ कोही पनि धनी हुँदैन बुद्ध जस्तै सन्तान जन्माउने करोडौँको आशा बुद्ध जस्तै सन्तान जन्माउने गुरुको आश खै हुँदा पनि यसको लगानी हुँदैन मलाई लाग्छ कोही पनि रहनु हुँदैन खै हुँदा पनि यहाँ यसको लगानी हुँदैन हुन्छ निकै मिठो मुक्तिको भाषण गर्नु प्रश्न कार्यक्रममा आउँदै गर्नुलाई छुट्टिन्छ अहिले भने है नमस्कार यति बेला प्रसुना पौडेल हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको सुन्न छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो बिल्कुल खुला छ सम्झनाको आधी बेरी आउँछ अझै पनि सिजा पाण्डेको मुक्तक ठेगाना उहाँले उल्लेख गर्नुभएको छैन एसएमएस मार्फत यो मुक्तक मलाई पोस्ट मलाई पठाउनु भएको हो सम्झनाको आधी बेरी आउँछ अझै पनि सम्झनाको आधी बेरी आउँछ अझै पनि आफ्नोभन्दा बढी माया लाउँछ अझै पनि सम्झनाको आधी बेरी आउँछ अझै पनि आफ्नोभन्दा बढी माया लाउँछ अझै पनि हामी दुवै मिलेर रचेको यो पिरतीले हामी दुवै मिलेर रचेको यो पिरतीले दुई मुटुको एउटै व्यथा गाउँछ अझै पनि सम्झनाको आधी बेरी आउँछ अझै पनि आफ्नो भन्दा बढी माया लाउँछ अझै पनि सिजा पाण्डेको मुक्त सिजा मुक्तको लागि धन्यवाद दिनेछु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गर्छौँ होला हो हजुर नमस्ते टुक्रा भई फुटे पनि जोडिनु पर्ने दुई मुटु मिले पनि तोडिनु पर्ने जिन्दगीका बाटाहरू सिधा नहुँदा जिन्दगीका बाटाहरू सिधा नहुँदा दोबाटा आउँदा स्नेह हात छोडिनु पर्ने टुक्रा टुक्रा भई फुटिने पनि जोडिनु पर्ने हस् निकै मिठो मुक्ति सुरुवातमै आवाज कहाँबाट हो ओहो देवी पाण्डे पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है हस् कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ देवीजी के गर्नुहुन्छ पढ्दै हुन्छ कहाँ कतिमा ए बाह्रको इक्जाम दिएर बस्नुभएको है हुन्छ देवीजी कार्यक्रममा छौँ हामी अर्को मुक्तक सुनिहाल्छौँ यहाँको आगमनमा सत्ययुगले छोड्दै जाँदा कलियुगको आगमनमा असलभन्दा खराब माने गहकिन्छ मान्छे र गहकिन्छ र सङ्घर्ष अनुसारै मान्छे यहाँ सहकिन्छ र हुन्छ निकै मिठो मुक्तिको वाचन गर्नुभयो देवीजी हुन्छ कार्यक्रममा आउँदा दिनमा पनि सहभागिता जना जनाउँदै होला माया है देवी हस् सुटिङ नमस्कार देवी पाण्डे हामीलाई गैँडाकोटबाट फोन गर्दै हुन्छ गाउँ अनि सहर अचेल उस्तै लाग्छ गाउँ अनि सहर अचेल उस्तै लाग्छ अमृत अनि जहर अचेल उस्तै लाग्छ गाउँ अनि सहर अचेल उस्तै लाग्छ अमृत अनि जहर अचेल उस्तै लाग्छ अन्यायका विरुद्धमा पनि मौन बसिदिन्छ अन्यायका विरुद्धमा पनि मौन बसिदिन्छ देवता अनि पत्थर असेल उस्तै लाग्छ गाउँ अनि सहर असेल उस्तै लाग्छ अमृत अनि जहर असेल उस्तै लाग्छ कृष्ण प्रसाद सिमखडा गीतानगर चितवनका साथी हुनुहुन्छ मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्त पनि सुनिहाल्छौँ होला हो नमस्ते आवाज कहाँबाट बोल्नुभयो हेलो ओहो इन्दिरा के छ इन्दिरा खबर आराम हुनुहुन्छ अहिले नगरतिरै हुनुहुन्छ है हुन्छ नयनौलो खबर के छ भन्नुहोस् नयनौलो खबर सब ठिकठाक छ हुन्छ इन्दिरा कार्यक्रममा छौँ मुक्तिक नै सुन्छौँ सुरु गर्नुहोस् तिमी बारी म पारे संघार त नसक्दिन तिमी बारी म पारे नटार्न सक्दिनँ कस्तो फ्रितले तिमीलाई छोड्नु पनि हो भन न म तिमी किन रुनु पनि हो तिम्रो मेरो बेस कति दूरी हुनु पनि हो तिम्रो मेरो बिच कति दूरी हुनुपर्ने हो इन्दिरा मिठो मुक्तको वाचन गर्नुभयो कार्यक्रममा आउँदै गर्नुहोला सुटिन्छ अहिले भने है नमस्कार इन्दिरा हामीलाई फोन गर्दै हुन्थ्यो च्यातिका सपनाहरू सम्झिरहेछु च्यातिका सपनाहरू सम्झिरहेछु लुटिएका अतीतहरू खोजिरहेछु च्यातिका सपनाहरू सम्झिरहेछु र लुटिएका अतीतहरू खोजिरहेछु खुसी जति दाइजो लिएर गइहाल्यो खुसी जति दाइजो लिएर गइहाल्यो पिँढै पीडाको जीवन बाँचिरहेछु च्यातिएका सपनाहरू सम्झिरहेछु लुटिएका अतीतहरू खोजिरहेछु सुमन मुस्कान बालकुमारी कलेज नानगढबाट मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै मुक्तक छन् साथी मसँग र तपाईँको मुक्तक किन वाचन भएन भनेर नरिसन होला कृपया साथी यति धेरै मुक्तक यति धेरै मुक्तक छन् मसँग ती मुक्तक म क्रमैसँग वाचन गर्नेछु आज मुक्तक वाचन भएन भनेर निराश कृपया नभइदिनु होला साथी तपाईँको मुक्तक मैले क्रमैसँग वाचन गर्ने वाचन मिलोस् नमिलोस् मुक्तको दायरामा बाँधियोस् नबाँधियोस् तर कार्यक्रममा यदि आएका मुक्तहरू केही सल्लाह सुझाव सुझावसहित तपाईँका मुक्तक पनि कार्यक्रममा वाचन हुन्छन् त्यो कारणले गर्दा साथी तपाईँ निराश नहुनुहोला कार्यक्रममा मुक्तक पठाउनु भएको छ वाचन भएन भने निराश नहुनुहोला आज भएन अर्को साथ पक्का पनि हुन्छ कोही साथी हुनुहुन्छ सम्पर्कमा यति बेला जवाफ पनि लिन तयारी पनि गर्नुपर्छ अब कोही साथी हुनुहुन्छ नमस्ते मुक्तकमै धेरै कुरा यार मुक्तकमै धेरै कुरा लुक्छ अरे यार उसको यादमा किन मुटु दुख्छ अरे यार उसको यादमा किन मुटु दुख्छ अरे यार सदियौदेखि ऊ कसैको इन्तजारमा छ सदियौदेखि ऊ कसैको इन्तजारमा छ आउलिनी भनी बाटो दुख्छ अरे यार पुस्तकमै धेरै कुरा दुख्छ अरे यार उसले याद नकिन मुटु दुख्छ अरे यार किन मुटु दुख्छ अरे यार है यो माया भन्ने चिज कस्तो कस्तो के रोशन कहाँबाट फोन गरिदिनुहोस् हामीलाई न्युरोडमै हुन्छ हुन्छ अब कार्यक्रममा छौँ आराम हुनुहुन्छ नि होइन एकदम ए भोलि भोलि म सूचना बालकुमारी काव्यपुञ्जद्वारा आयोजित मासिक रचना वाचन कार्यक्रम परेको छ के सम्पूर्ण साहित्यिक मनहरूलाई बिहान एघार बजी बालकुमारी कलेजमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु हुन्छ म पनि सूचना वाचन गर्ने तयारीमै थिएँ यहाँले भनिदिनु भयो है मेरो साटो हुन्छ म फेरि पनि भन्नुहोला हुन्छ रोशन अर्को मुक्तेक सुन्छौँ यहाँको हुन्छ म भर्खर लेखेको यो छ म सुरु गर्छु त टाढा थियो नजिक आएर गयो टाढा थियो नजिक आएर गयो मौसको धर्कन अरे बताएर गयो मौसको धर्कन अरे बताएर गयो टाढा थियो नजिक आएर गयो जसले जसले जिन्दगीभर प्यार गर्दिन भन्थ्यो जसले जिन्दगीभर प्यार गर्दिन भन्थ्यो आज उसैले गुलाब थमाएर गयो आज उसैले गुलाब थमाएर गयो टाढा थियो नजिक आएर गयो उसले उसको धर्कनले बताएर गयो निकै मिठो मुक्तक हुन्छ रोशन कार्यक्रममा आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो भोलि बालकुमारी काव्य कुञ्जकै कार्यक्रममा भेटौँला है त हस् छुट्टिन्छ नमस्कार यति बेला रोशन केसी हामीलाई फोन गर्दै हुन्थ्यो न्यु रोडबाट तिमीले मलाई छाड्दैमा पागल हुने छैन तिमीले मलाई छाड्दैमा पागल हुने छैन मिलनलाई संयोग मिलनलाई संयोग ठानी सम्झिरहने छैन तिमीले मलाई छाड्दैमा पागल हुने छैन मिलनलाई संयोग ठाने सम्झिरहने छैन कामना छ कामना छ जिन्दगीभर तिमी खुसी हुनु कामना छ र कामना छ तिमी जिन्दगीभरि खुसी हुनु आफ्नो भनी तिम्रो तस्विर कहिले छुने छैन तिमीले मलाई छर्दैमा पागल हुने छैन मिलनलाई संयोग ठाने सम्झिर हुने छैन मुक्तक हो राधिका घिमिरे बालकुमारी कलेज नानगढबाटै यो मुक्तक यो मुक्तक मलाई एसएमएस मार्फत पठाउनु भएको थियो राधिका यहाँलाई मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु है कोही साथी यति बेला सम्पर्कमा आइसक्नु भएको छ त्यसपछि म गएको साताभन्दा गाडीको सादा राखेको सवालमाथिको जवाफ लिनेतर्फ लाग्छु कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु नमस्ते हेलो हजुर हजुर नमस्ते नमस्कार कहाँबाट को भयो माडी भैरपुरबाट माडी भैरपुरबाट जित बहादुर नेपाली जी जी पहिलोपटकको कार्यक्रम दिल्ली बहादुर नेपाली हजुर पहिलोपटकको कार्यक्रममा सहभागिता जनाउनु भएको दोस्रो पटक है हुन्छ कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम कतिको सुन्नुहुन्छ यहाँले कार्यक्रम कतिको सुन्नुहुन्छ यहाँले यस्तै यस्तै हो सबै सुन्ने भनेको है हुन्छ डेलीजी कार्यक्रम आउनुभएको छ मुक्तक नि सुन्छौँ यहाँको कहिले कसो फुर्सद हुँदा हुन्छ सुरु गर्नुहोस् अनौठो तृष्ण रहेछ जिन्दगी जसको लागि मन मुटु खोरी माया बगी उनलाई नै पर्खिरहेछ बगी जाने जिन्दगी यो नफर्काने जस्तै खोला एक्लै छु म यो जीवनमा साथ दिने कसले होला एक्लै छु म यो जीवनमा साथ दिने कसले होला हस् हुन्छ डेलीजी हजुर कार्यक्रममा आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो कार्यक्रममा आउँदै होला सुटिन सहिले भने है हस् नमस्कार यति बेला सम्पर्कमा साथी हुन्थ्यो उहाँको मुक्तक पनि हामीले सुनिसकेका छौँ जवाफ अब लिनुपर्छ गएको साताको अन्त्यमा मैले तपाईँको लागि तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग यति धेरै छन् साथी ती जवाब पनि लिनुतर्फ लाग्नुपर्छ तपाईँ भन्ने सुना सपना पाँच सौ बिस एकसासीमा आउनुहोला तर सायद हामी धेरै फोन लिन सक्दैनौँ एउटा मात्रै फोन लिन्छौँ हामी अन्त्यमा अनि एउटा मात्रै फोन लिन्छौँ जवाफ यति धेरै आएका छन् र तपाईँको मुक्तक पनि यति धेरै छन् मुक्तकहरू ती मुक्तक म लिन साथी मुक्तक आज लिन्न साथी फेरि लिन्न भन्न भन्ने बित्तिकै तपाईँ पुरै मुक्तकै लिनुहुन्न भन्ने कुरा चाहिँ नसोच्नु होला है कृपया मुक्तक गएको सात गन्तमा मैले तपाईँको लागि राखेको सवाल थियो मेरो लागि अब कोही खास हुँदैन किनकि यहाँ कसैको विश्वास हुँदैन मेरो लागि अब कोही खास हुँदैन किनकि यहाँ कसैको विश्वास हुँदैन एक्लै छु तर बेसहारा नै भए पनि सहाराकै लागि कसैको तलास हुँदैन यस मेरो सवाल थियो यही मेरो सवालमाथिका जवाफहरू आएका छन् ती जवाफहरू अब म फटाफट लिनतर्फ लाग्नुपर्छ सुरुमा प्रसुना शर्माको जवाफ लिन्छु आफू खास हुनको लागि उसलाई केही खास लाग्छ आफू खास हुन सके उसलाई केही खास लाग्छ लाग्छ विश्वास दिने बा बानी भए अरूको नि विश्वास लाग्छ आफू खास हुन सके उसलाई केही खास लाग्छ विश्वास दिने बानी भए अरूको नि विश्वास लाग्छ बेसहारा भन्दै हिँड्छौ स्वार्थ पुरा भएपछि अँ बेसहारा भन्दै हिँड्छौ स्वार्थ पुरा भएपछि गलत कार्य गर्ने कहाँ असल व्यक्तिको तलास हुन्छ आफू खास हुन हुन हुन सके उसलाई केही खास हुन्छ विश्वास दिने बानी भए अरूको नि विश्वास लाग्छ धन्यवाद दिन चाहन्छु प्रश्न शर्मालाई जवाफको लागि कोही साथी हुनुहुन्छ हामी एउटा एउटा मात्रै फोन दिन्छ है कोही साथी हुनुहुन्छ नमस्ते हजुर कहाँबाट बोल्नु भयो ओ सिरु सिलुवाल सिरु कहाँ हुनुहुन्छ अहिले बजारतिरै हुनुहुन्छ के छ नानीहरूको खबर सब ठिकठाक छ है हुन्छ भोलिको कार्यक्रम तयारी कस्तो छ तयारी ठिक छ है हुन्छ सबै साथीलाई पनि निम्तो है सबै साथीहरू आइदिनु होला म पनि भने कार्यक्रमबाट हुन्छ सिरु मुक्त नै सुन्छौँ आकाशको गुनासो गर्छु आकाशको जुन नपाएर शरीर पुरै ढाक्ने गरी सुन नपाएर कसरी जिन्दगी बिताउँदैछन् बिचराहरू कसरी जिन्दगी बिताउँदैछन् बिचराहरू हाहाकार हुँदै सरेको गाउँमा नुन नपाएर तिमी गुनासो गर्छौ आकाशको जुन नपाएर निकै मिठो मुक्तक हुन्छ सिरु कार्यक्रम आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो सुटिङ छ अहिले भने है नमस्कार सिलसिलवालले त्यो बेला भरत परिकारबाट हामीलाई फोन गरिदिनु जवाफ म फटाफट लिन्छु साथी यति धेरै जवाफ आएका छन् यति धेरै मुक्तक आएका छन् तपाईँका सायद यी मुक्तकहरू म लिन भ्याउँछु भ्याउँदिनँ मलाई पनि थाहा छैन मुक्तक लिन भ्याइन भने साथी नरिसाउनु कृपया आगामी दिनमा तपाईँको ती मुक्तक लिन्छु एक पलको जुनी हो खास राख्नु सुनिल एक पलको जुनी हो खास राख्नु सुनिल आफ्नै मनसँग भयो भने विश्वास राख्नु सुनिल धैर्य गर एक दिन पक्कै खुसीको बहार आउनेछ धैर्य गर एक दिन पक्कै खुसीको बहार आउनेछ केवल केवल यो समाजसँग केवल यो समयसँग आश राख्नु सुनिल आफ्नै मनसँग भने विश्वास राख्नु सुनिल एक पलको जुनी हो खास राख्नु सुनिल शम्भु लम्साल लसिमको जवाफ धन्यवाद दिन्छु जवाफको लागि अर्को जवाफ दिन्छु चोखो माया लत्याएर हिँड्दा आज घात पायो चोखो माया लत्याएर हिँड्दा आज घात पायो आधा बाटोसम्म मात्र तिमीले उसको साथ पायो हिजो मलाई रुवाए थियौ आज तिमी रुनु पर्यो हिजो मलाई रुवाए थियौ आज तिमी रुनु पर्यो मैले जस्तै तिमीले पनि कसैबाट लात पायो आधा बाटोसम्म मात्र तिमीले उसको साथ पायो चोखमाया लत्याएर हिँड्दा आज घात पायो अमृताको जवाफ हो धन्यवाद दिन्छु यस्तो किन हुन्छ यहाँ थाहा छैन यस्तो किन हुन्छ यहाँ थाहा छैन पीडा दिने कति पनि चाह छैन माया गर्छु तिमीलाई तिमीले भन्दा धेरै माया गर्छु तिमीलाई तिमीले भन्दा धेरै तर पनि किन किन तर पनि किन तिमीलाई आहा छैन पीडा दिने कति पनि चाह छैन यस्तो किन हुन्छ यहाँ थाहा छैन इन्दिरा महतोको जवाब हो धन्यवाद दिन्छु इन्दिरालाई पनि यो जवाबको लागि गङ्गा भूषाल एकान्त मनको कुनाबाट जवाब दिनुभएको हो तरबारको धारमाथि हिँड्न सक्नुपर्छ तरबारको धारमाथि हिँड्न सक्नुपर्छ के सही र गलत चिन्न सिक्नु चिन्न सक्नुपर्छ तरबारको धारमाथि हिँड्न सक्नुपर्छ के सही र गलत चिन्न सक्नुपर्छ र त कुनै खास हुन्छ जिन्दगीको र त कुनै खास हुन्छ जिन्दगीको सुख होइन दुःखसँग भिड्न सक्नुपर्छ के सही र गलत चिन्न सक्नुपर्छ तरबारको धारमाथि हिँड्न सक्नुपर्छ गङ्गा भूषालले कान्त मनको कुनाबाट जवाफको लागि धन्यवाद दिन्छु जीवन गरेको जवाफ दिन्छु खेल्नेहरूको लागि तास छैन यहाँ खेल्नेहरूको लागि तास छैन यहाँ बस्नेहरूलाई मायाको बास छैन यहाँ हाँस्नेहरू सधैँभरि हाँसिरहे पीडामा हाँस्नेहरू सधैँभरि हाँसि दाई पीडामा तिम्रो निम्ति तिम्रो निम्ति धड्क तिम्रो तिम्रो निम्ति धन दिने सास छैन यहाँ बस्नेहरूलाई माएको बास छैन यहाँ खेल्नेहरूको लागि तास छैन यहाँ जीवन भरतपुर भरतपूर्ण अवसरतुलबाट जवाफको लागि म धन्यवाद दिन्छु पुरुषोत्तम कडेल गैडाकोट दुईबाट जवाफ दिनुभएको यस्तै हो सुनिल साथ छुटेपछि यस्तै हो सुनिल साथ छुटेपछि पूर्णिमाको जुनसँगै औँसीको रात छुटेपछि यस्तै हो सुनिल साथ छुटेपछि पूर्णिमाको जुनसँगै औँसीको रात छुटेपछि एक्लै हुनुपर्छ यहाँ हो एक्लै हुनुपर्छ यहाँ प्रतिबिम्ब जस्तै जोडिएको सहारा लुटेपछि यस्तै हो सुनिल साथ छुटेपछि पूर्णिमाको जुनसँगै औँसीको रात छुटेपछि धन्यवाद अर्को जवाफ लिन्छौँ सुमन गुरुङको अन्तिम जवाफ हो आफ्नो नभएर त्यहाँ उसको खास हुनसक्छ आफ्नो नभएर त्यहाँ उसको खास हुनसक्छ भरोसा गरेर त्यहाँ विश्वास हुनसक्छ सहाराकै लागि भने पनि अब तलास गर्नु सुनिल भविष्यमा न घरको न घाटको बास हुनसक्छ सुमन गुरुङलाई पनि जवाबको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ कफी र कलम तयार गर्दै गर्नु साथी अर्को साथीको लागि यो सुनिलको व्यक्तिगत सवाल टिप्नुको लागि एउटा सुमुद्र आवाज म अगाडि सार्दैछु कफी र कलम तयार गर्दै गर्नुलाई हजुर कार्यक्रम चारलाई मुक्तक सुनिरहनु भएको छ कपी र कलम तयार पारिसक्नु भएको छ साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्ति सवाल तर त्योभन्दा अगाडि एउटा सूचना म लिन्छु हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा सिर्जना र साहित्यको सम्मान स्रष्टाहरूको खोजी हाम्रो अभियान भन्ने मूल नाराले स्थापित गरेको बाइस बालकुमारी काव्यकुञ्जको मासिक रचना वाचन कार्यक्रमलाई निरन्तरता दिने क्रममा कार्यक्रम निम्न मिति र समयमा गरिने भएकोले साहित्यलाई मन पराउने सम्पूर्ण साथीलाई उपस्थित भइदिनु न हार्दिक अनुरोध गर्दछौँ दुई हजार सत्तरी पाँच आठ गते शनिबार यानि भोलि हुँदैछ कार्यक्रम बालकुमारीका बालकुमारी कलेजको सभाहालमा साहित्यलाई मन पराउने साथी साहित्यका हरेक विधारमा कलम चलाउने साथी अथवा कलम नचलाउने कार्य साहित्यलाई मन पराउने साथीहरू कृपया कृपया आइदिनुहोला बालकुमारी काव्यकुञ्जको यो कार्यक्रममा कार्यक्रम अन्त्यमा छौँ सवाल अब भने टिप्नुको लागि एकदम तयार रहनु साथी न त दूर जान्छ न समी पाउँछ ध्यान दिएर टिप्नुहोला साथी न त दूर जान्छ न समीप आउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ यो सुनिलको सवाल हो साथै ध्यान दिएर टिप्नुहोला न त दूर जान्छ न समीप आउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ सम्झनामा तिम्रो तस्बिर हुन्छ आँखा वरिपरि सम्झनामा तिम्रो तस्बिर हुन्छ आँखा वरिपरि र त तिम्रै कल्पिँदै यो मनले झस्काउँछ न त दूर जान्छ न समीप आउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ यही जवाब सँगै आफूसँग भएका मिठा रसिला मुक्तकलाई यदि चाहनु छ यो सुनिलको आवाचन वाचन होस् भने तपाईँ यदि फेसबुक युजर हुनुहुन्छ फेसबुक चलाउनु छ भने कार्यक्रमको official page W W dot Facebook dot com slash चार लाइन मुक्तक सिएस डबल एआरएलआइएनइएमयुकेटिएके मुक्तक हो पेज र सर्च गर्नुहोस् एउटा पेज भेटाउनुहोस् लाइक दिनुहोस् र स्टाटिस रूप राखेको यो कमेन्ट बक्समा आफ्नो जवाब पोस्ट गर्न सक्नुहुन्छ अथवा वालमा गएर आफ्नो मुक्तक यहाँले पोस्ट गर्न सक्नुहुन्छ सँगै आफूसँग भएका मिठा मिठा रसिला मुक्तकहरूलाई यदि तपाईँ फेसबुक चलाउनुहुन्छ फेसबुक युजर हुनुहुन्न भने तपाईँले सिधा एसएमएस पनि गर्न सक्नुहुन्छ अन्ठानब्बे चार सय बाहन्न सतहत्तर सात सय अन्ठाउन्न सिधा एसएमएस गर्न सक्नुहुन्छ हामी अन्त्यमा छु कार्यक्रमको यतिजेल रेडियोसँग साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद फोन सम्पर्कमा आउनुहुने सबैलाई धन्यवाद फोन सम्पर्कमा आउनु आउनलाई प्रयास गर्दा गर्दै पनि सफल हुनु भएन तपाईँलाई पनि धन्यवाद एसएमएसबाट फेसबुकबाट मुक्त पठाउने साथी र वाचन भएन भनेर निराश नहुनु साथी हामी श्रृङ्खलामा तपाईँको ती मुक्त पक्का पनि वाचन गर्नेछु जस कार्यक्रम मन पराउने कार्यक्रम सुन्नुहुने कार्यक्रम सुन्नको लागि अरूलाई सिफारिस गर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविस आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म प्याउँदै तपाईँ र मेरो साम्य पितास निकट बनाउन सहयोग गरे मेरो आत्मीय साथी श्यामलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिए कार्यक्रम सारलाई मुक्तको आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल सुटिन्छु नमस्कार यहाँको बाँकी फल शुभ बितोस् शुभरात्रि शुभ सपनी you औषधि सेवन गरौँ है आफू र आफ्नो परिवारको नियमित स्वास्थ्य परीक्षण गरी ढुक्क बनाऊ है गाउँले हो अनि महिलाहरूले समय समयमा स्तन र पाठेघरको परीक्षण गराउनु भयो भने त्यहाँ हुन सक्ने क्यान्सर रोगबाट बस्न सकिन्छ जनहितका लागि नारायणी सामुदायिक हस्पिटल लिमिटेड भरतपुर चितवन म बसन्त थापा बिबिए दोस्रो वर्ष मेरो सानैदेखिको मिल्ने साथी गोविन्द गुरुङ पढ्नको लागि युके गएको छ मेरो सुख दुःखको साथी भन्नु नै त्यही मात्र थियो अहिले त्यो पनि यहाँ छैन तर ऊ चार महिनापछि आउँदैछ के ल्याइदिउँ भनेर सोध्दै थियो मात्र फोन गरे पुग्छ भनिदिए आजकल एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा बोनस दिन्छ नि त्यसैले कुरामा कुरा पनि ब्यालेन्समा बोनस पनि थपिने प्रस्तुत छ एनसेल कल आयो पैसा पायो अब हरेक मिनट अन्तर्राष्ट्रिय कल प्राप्त गरे बापत